सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि काङ्ग्रेसद्वारा चर्को आलोचना बजेट सुदूरपश्चिमका जनताको हितमा नभएको प्रदेशसभा सदस्य मल्लको दावी निलम्बित सांसद रेशम चौधरी मथाई माथि लगाइएको नेलको संसदमा विरोध अछामका गाउँमै विकास गाउँमै रोजगारी बाजुराको काला जग्राम भ्यौटावर निर्माण थालियो खानेपानीको मुहानमै डम्पिङ साइट प्रस्तुत गर्नेछ एक रिपोर्ट असारको पहिलो छरीले धनगढीका सडक खिलाममा दुई करोड अकुत सम्पत्ति कमाउने कञ्चनपुर भन्सारका तत्कालीन नासु विरुद्ध मुद्दा दायर र बाख्रा पालनबाट मनज्ञ आम्दानी सुदूरपश्चिमका खोलामा बाढीको सम्भावना सतर्क रहन आग्रह प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot NP र युनिटी खबर डट कमबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट अनि म शेर भण्डारी सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्षीय दलहरूले चर्को आलोचना गरिरहेका छन् सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दलले आलोचना गरेका हुन् आज नेपाली काङ्ग्रेस डडेलधुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सरकारले आफ्ना कार्यकर्तामुखी गरी बजेट ल्याएको टिप्पणी गरेका छन् सरकारले आफ्ना कार्यकर्तालाई ध्यानमा दिएर वितरणमुखी बजेट ल्याएको उनको आरोप छ उनले सुदूरपश्चिमका जनताले अपेक्षा गरे अनुसारको बजेट नआएको र यो बजेटले द्रुत गतिको विकासको चाहनालाई पर दिएको समेत बताएका छन् उनले प्रदेश सरकारले एक हजारदेखि नब्बे हजारसम्मका तिन सय योजना बनाएको समेत पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका छन् सरकारले ल्याएको बजेटबाट सन्तुष्ट हुने अवस्था नरहेको उनको भनाइ छ यो बजेट सुदूरपश्चिमका जनताको हितमा नभएको उनले दावी गरेका छन् एक हजारदेखि नब्बे हजारसम्म मेरो सम्भवतः कुनै वडा अध्यक्षले एक हजार रुपियाँ बजेट बनाएको छैन होला यहाँ कुनै पनि ठाउँमा नेपालभरि यो प्रदेश सरकारले एक हजारदेखि एक लाख रुपियाँकोसम्मका तिन सय एउटा योजना बनाएको छ एक हजार रुपियाँ डोलरमा एक हजार रुपियाँ दुईवटा योजना छ त्यो कारणले यो बजेट जनताको हितमा र यहाँका समस्या समाधान गर्ने पक्षमा यो छैन प्रदेशसभा सदस्य मल्लले राज्य कोषको पूर्ण रूपमा दुरुपयोग गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको आरोप समेत लगाएका छन् प्रदेश सरकारले अनुचित ढङ्गले बजेट विनियोजन गरेकाले आफूहरूले रातो किताब जलाएको उनले जानकारी समेत दिएका छन् पार्टीभित्र गम्भीर छलफल गरेर मात्रै रातो किताब जलाएको उनको भनाइ थियो सरकारले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने योजनाभन्दा पनि कार्यकर्ता पोस्ने योजना बढी राखेकाले नेपाली काङ्ग्रेस संसदीय दलले रातो किताब जलाएको उनले बताए राज्य कोषलाई दुरुपयोग गर्ने जुन ढङ्गको सम्पूर्ण पूर्वाधार तयार गरेर दुरुपयोग गर्ने सदुपयोग गर्ने पूर्व पूर्वाधार होइन कि दुरुपयोग गर्ने पूर्ण रूपमा पूर्वाधार गरेर यो बजेट आएको हुनाले सुदूरपश्चिमका नौमा चाहिँ यो चाहिँ दुरुपयोग हुने पूर्ण रूपमा सम्भावना छ यसलाई रोक्नुको लागि नेपाली कङ्ग्रेस संसदीय सुदूरपश्चिम संसद दलले यसलाई चाहिँ हामीले जबरजस्ती एउटा बजेट जलाउने एउटा रहर हुँदैन यो नेपालको इतिहासमा पहिलो पटक हुनेछ त्यो कारणले यो यो गम्भीर हामीले छलफल गरेर यसलाई हामीले जलागाउँ र यसलाई खाली किताब हामीले चाहिँ यो ब्ल्याङ्क चेकको जस्तै यो खाली किताब त्यही कारणले हामीले गम्भीर रूपमा छलफल गरेर सङ्घीय दिएका हौँ आफूहरूले सत्ता पक्षलाई पश्चिम सेती जलविद्युत आयोजनालाई लाइफलाइन बनाऊ भन्दा नमानेको उनले आरोप लगाएका छन् कुल सात सय पचास मेगावाट क्षमताको सो आयोजना निर्माण गर्नका लागि यस वर्षको बजेटमा पाँच अर्ब रुपियाँ छुट्याउ र केन्द्र सरकारलाई दस छुट्याओस् भन्दा नमानेको उनको भनाइ छ उनले प्रदेश सरकार र सङ्घीय सरकारले पश्चिम सेती जलविद्युत आयोजनाको बजेटमा नाम समेत नलिएको आरोप लगाएका छन् उहाँहरूलाई हामीले चाहिँ पटक पटक के भन्यो भने पश्चिम सेती लाइफलाइन बनाऊ भन्यो यो पटक पनि भन्यो वार्ताको क्रममा पनि भन्यो उहाँहरूलाई हामीले मोडालिटी पनि दियो मोडालिटी कस्तो दियो भने अहिले जुन बजेट आज त्यसलाई पाँच अरब रुपियाँ हामी चाहिँ सुदूरपश्चिम सरकारबाट पश्चिम क्षेत्रको लागि छुट्याइदियो र केन्द्र सरकारलाई पनि के भने पाँच अरब रुपियाँ सुदूरपश्चिम सरकारले छुट्यायो भने दस अरब रुपियाँ केन्द्र सरकारले छुट्याओस् भने कति भयो पन्ध्र अरब भने यो पश्चिम क्षेत्र बनाउनलाई टोटल चाहिने हामीलाई चाहिँ एक सय पचास अरब रुपियाँ आज आजको रेटमा छ भने पन्ध्र अरब रुपियाँ अहिले हामी छुट्याउनु यसलाई यसै वर्षबाट काम सुरु गर्न सक्यो भने दस वर्षमा यसलाई सम्पन्न हुन सक्ने सम्भावना हुन्छ भने उहाँले त्यसलाई त्यो पश्चिम क्षेत्रको त कहीँ नाउँ लिनु भएन प्रदेशसभा सदस्य मल्लले अबको दुई वर्षमा सुदूरपश्चिम उभो गतिमा जानुको सट्टा उधो गतिमा जाने ठोकुवा गरेका छन् प्रदेश सरकारले विदेशी लगानी भित्र्याउन नसक्नु आएको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्नु कार्यान्वयन भएको बजेट पनि दुरुपयोग भएकाले सुदूरपश्चिम उधोगतिमा जाने उनको ठम्म्या छ उनले अहिले प्रदेश सरकारले ल्याएको बजेट पनि विगत झै कार्यान्वयन गर्ने हो भने हामी सुदूरपश्चिमेली कहाली लाग्दो अवस्थामा पुग्ने बताए सुन्दर सुदूरपश्चिम समृद्ध सुदूरपश्चिम कल्पना बाहिरको कुरा रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमेली असाध्यै अकल्पनीय अवस्थामा पुग्न सक्ने दावी गरेका छन् अहिलेको अवस्थामा एउटा पनि विदेशी लगानीबाट विकासका परियोजनामा विदेशी लगानी आकर्षण नभएको सुदूरपश्चिम प्रदेश मात्र छ यो बजेट पनि सबैभन्दा कम बजेट सङ्ख्या आएको सातवटा प्रदेशमा सुदूरपश्चिम मात्र छ दुईवटा आर्थिक वर्ष हामीले सम्पन्न गऱ्यौँ त्यसका दुईवटा महत्त्वपूर्ण कारण के हुनु भने एउटा आएको बजेट पूर्ण रूपमा हामीले कार्यान्वयन गर्न सकेनौँ अर्को अर्को जति कार्यान्वयन गऱ्यौँ त्यसमा चाहिँ सबैभन्दा बढ्ता चाहिँ दुरुपयोग भएको कारण भने अब यो बजेट सिद्धिँदैछ यो असारमा सन्तमा यो असारमा सन्तमा सिद्धि राखेको बजेटको रिपोर्ट आउनु र यो बजेट यसै ढङ्गले यिनले कार्यान्वयन गर्न जाने हो भनेपछि अबको ठिक एक डेढ वर्षपछि असाध्य काहालेको अवस्थामा पुग्छौँ हामी चाहिँ सुदूरपश्चिम सुन्दर सुदूरपश्चिम समृद्ध सुदूरपश्चिमको यो कल्पनाभन्दा बाहिर जानु गर्नु हामी असाध्य अकल्पनीय अवस्थामा पुग्न सक्छौँ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अठाइस अर्ब सोह्र करोड बिस लाख पैँतिस हजार रुपियाँको बजेट ल्याएको थियो निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर अस्पतालमा उपचार गरेको घटनाप्रति सांसदहरूले आपत्ति जनाएका छन् आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूले चौधरीमाथि अमानवीय व्यवहार गरेको भन्दै विरोध जनाएका हुन् प्रतिपक्षी काङ्ग्रेसकी सचेतक पुष्पा भूषालले उपचारको क्रममा रहेको कुनै पनि व्यक्तिमाथि अभद्र व्यवहार गर्न नहुने उसलाई नेल लगाउन कानून विपरीत हुने जिकिर गर्नु भएको छ पोक्सो र ठाडमा समस्या देखिएपछि चौधरीलाई बिहिबार दिल्ली बजार कारागारबाट वीर अस्पताल लगेर उपचार गराएको थियो चौध किलोको नेल लगाएको अवस्थामा उपचार भइरहेको फोटो सार्वजनिक भएपछि सरकारले नेल हटाएर उपचार गर्न निर्देशन दिएको थियो त्यस्तै काङ्ग्रेसका सांसद मिन विश्वकर्माले चौधरीलाई किन अस्पतालमा समेत नेल लगाए भनेर प्रश्न गरेका छन् सांसद एकवाल मियाले माओवादी आन्दोलनमा लागेकाहरूमाथि कारवाही नभएको अवस्थामा रेशम चौधरीलाई मात्र राजनैतिक प्रतिशोधका आधारमा मुद्दा लगाएको आरोप लगाएका छन् समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले पनि रेशम चौधरीलाई भेट्न जाँदा कठोर ढंगले उपचार गराइरहेको आफूले देखेको बताउनु भएको छ काम नपाएर रोजगारीका लागि भारत चाहन्ने अछामका पुरुषहरू अहिले गाउँमै काम गर्नमा व्यस्त देखिन्छन् स्थानीय तह प्रदेश र केन्द्रबाट आएका पूर्वाधार विकासका योजनाहरू बढेपछि युवाहरूले गाउँमै काम पाएका हुन् खाना खाजा खाएर दैनिक एक हजार ज्याला पाएपछि नन्देगडाकै गडाकै जनक बुढा खुसी छन् भौतिक संरचना निर्माणका लागि कामदार आवश्यक पर्ने भएकाले पुरुष कामदारहरूको गाउँमै माग बढेको छ मेल्लेक गाउँपालिका साथ नन्देगडाका पचप वर्षीय टेकबहादुर बुढा यति बेला व्यस्त छन् उनी विभिन्न योजनामा निर्माणको काममा भ्याइ नभ्याइ छ भारतको लखनऊमा चौकीदारका रूपमा पच्चिस वर्ष जति काम गरे मासिक पाँच हजार बचाउन पनि सकिँदैन थियो टेकबहादुरले भने अहिले गाउँमा काम पाएपछि उता भन्दा बढी कमाइ छ उनका अनुसार असारमा काम बढ्छ स्थानीय अगुवाहरूले नै उपभोक्ता समितिमा बस्न पाउने र सर्वसाधारणहरूले काम पनि पाउने भएकाले स्थानीयको आय आर्जन बढेको छ वर्षभरि काम नगराएर असारमै योजना योजना सम्पन्न गराउन काम गराउने प्रवृत्ति ठिक नभएको उनको भनाइ छ गाउँमै काम पाइन थालेपछि महिलाहरूको दैनिकी पनि सहज बन्दै गएको छ बाजुराको बडी मालिका नगरपालिका साथमा रहेको काला जग्रामा भ्युटाउ निर्माण थालिएको छ टाइगर हिलका नामले चिनिने काला जग्रा सदरमुकाम नजिकैको आकर्षक पर्यटकीय गन्तव्य पनि हो पोरखे लेखसँग जोडिएको काला चक्रबाट बाजुरा कर्णाली क्षेत्र अछाम दैलेख सुर्खेत र बडी मालिका हरियाली फाँट अवलोकन गर्न सकिन्छ हिउँदका चार महिना हिउँले ठपक्क हुने काला चक्राको चुचुरामा पुगेर प्राकृतिक सुन्दरताको आनन्द लिन पनि उत्तिकै मन लाग्छ यही व्यवस्थित पूर्वाधार निर्माण गरी पर्यटकलाई मनोरञ्जन दिलाउन भ्युटावर योजना अगाडि बढाइएको वडाध्यक्ष धर्मराज पाथेले बताएका छन् चुचुरोबाट अवलोकन गर्न सक्ने प्राकृतिक सुन्दरताले आगन्तुकलाई मुग्न पार्न सकोस् भन्ने भ्युटावरको योजना अघि बढाएको उनको भनाइरहेको छ कालाचक्राको फेदीमा गुफा ताल छ चट्टानभित्र रहेको गुफा र गुफाभित्र रहेको तालमाथि देवीको मन्दिर रहेको छ त्यहाँ पुग्ने पर्यटकलाई अनौठो लाग्ने गुफा र मन्दिरमा परापूर्वकालदेखि पूजा गर्ने चलन रहेको काला कालाचक्रा संरक्षण समिति अध्यक्ष लोकेन्द्र बहादुर रोकाईले बताउनु भएको छ यहाँ एउटा मन्दिर पनि छ यस वर्षको एक वर्षको एक दिन यहाँका बासिन्दा त्यहाँ पुगेर पूजा गर्ने अध्यक्ष रोकाएले बताएका छन् जिल्लाकै अग्लो त्रिशुल पनि त्यही रहेको छ ऐतिहासिक गढीका रूपमा रहेको पोरखेबाट करिब डेढ घण्टा उकालोपछि कालाचक्रा पुग्न सकिने भएको छ यही बाटो भएर बुढीनन्दा क्षेत्र तथा गौमूल आसपास र भटीमालिकाबाट चितुवाहरू ओहोर दोहोर गर्ने बाटो भएकाले यो पहाड टाइगर हिलका नामले पनि चिनिने गरेको छ कालाचक्राको बीचमा भाकु आकृति भएकाले पनि टाइगर हिल नाम रहन गएको अध्यक्ष रोकाईले बताएका छन् कालाजाक्रा जाने बाटो पोरखे गढीमा चौबिसै राज्य भएको बेला जुम्ली महाराजले निर्माण गरेको दरबारको भग्नाविशेष अहिले पनि रहेको छ खना जङ्गल मालिका पछिकै उचाइमा रहेको यो क्षेत्रमा दुर्लभ कालिज डाँफे खोरल मृग समेत पाइने गरेको स्थानीय बलबहादुर रोकायले बताउनु भएको छ अब रिपोर्टको पालो डडेलधुरा सदरमुकामको बागबजार क्षेत्रमा सङ्कलन हुने फोहोर फाल्नका लागि उपयुक्त स्थान नपाउँदा अमरगढी नगरपालिका डडेलधुराले गाउँ नजिकै रहेको खोलाको छेउमै डम्पिङ साइट बनाएको छ सो डम्पिङ साइटका कारण नजिकै रहेको खोलाको पानी दुर्गन्धित बन्दै गएको र उक्त क्षेत्रका स्थानीय बासिन्दालाई दुर्गन्धले शास्ति भएको छ प्रस्तुत छ सहकर्मी आशिष मल्लको एक रिपोर्ट अमरगढी नगरपालिका डडेलधुराले पानीको मुहान नजिकै डम्पिङ साइट बनाएको भन्दै स्थानीय बासिन्दाले विरोध अनुरोध जनाएका छन् अमरगढी नगरपालिका वडा नम्बर सात कोइलीमा रहेको गाडमै फोहोर जाने गरी डम्पिङ साइट बनाएर फोहोर फाल्न थालेपछि स्थानीयले विरोध जनाएका हुन् अमरगढी नगरपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने फोहोर नगरपालिकाले गुनै गाडमा फाल्न थालेको छ स्थानीय बासिन्दाको निजी जमिन भाडामा लिई नगरपालिकाले बजार क्षेत्रमा सङ्कलन हुने फोहोर फाल्न थालेपछि खोलाको पानी दुर्गन्धित बन्दै गएको भन्दै स्थानीयवासीले फोहोर फाल्न बन्द गर्नुपर्ने माग गरेका छन् हाम्रो चाहिँ छवटा वासीहरूले चाहिँ प्रयोग गरिरहेछन् अनि त्यसपछि पहिला चाहिँ नगरपालिकामा जाँदाखेरि पनि मैले चाहिँ ट्र्याक्टर फिर्ता गरेर लिए पनि हो यसले साह्रै चाहिँ यसले दुर्गन्ध दूषित बनाएको बनाइरहेको छ अनि तल खानेपानी नजिक खानेपानीका मुहानहरू गाउँ बस्ती राति हिँड्ने कुनै खोलाको पानी अमरगढी नगरपालिका जयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाका दर्जनौ गाउँका स्थानीय बासिन्दाले गाई गोरुलाई पानी खुवाउनुको साथै लुगा कपडा धुन र नुहाउनका लागि प्रयोग गर्ने गरेका छन् डम्पिङ साइट निर्माणका लागि जमिन खोजिरहेको र सूचना समेत जारी गरेको अमरगढी नगरपालिकाले जानकारी दिएको छ अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा केही समयका लागि सामान्य ढङ्गले एक ठाउँमा सुरुवात गरेका छौँ र अहिले अमरगढी नगरपालिकाले पन्ध्र दिने सूचना सार्वजनिक सूचना नै आह्वान गरे उग्रतारा मेलौली सडकको छेउमै डम्पिङ साइट हुँदा सो बाटो ओहोर दोहोर गर्ने यात्रुलाई पनि दुर्गन्धले समस्या हुनुको साथै रातिको समयमा जङ्गली जनावरको जोखिम पनि बढेको स्थानीय बासिन्दा बताउँछन् अमरगढी नगरपालिकाले वर्षौंदेखि स्थायी रूपमा डम्पिङ साइट बनाउनका लागि स्थान नपाउँदा डम्पिङ साइटको समस्या झेल्दै आइरहेको छ जिल्ला सदरमुकाम समेत रहेको बागबजार क्षेत्रमा बढ्दै गइरहेको फोहोर व्यवस्थापन व्यवस्थापनका लागि समयमै डम्पिङ साइटको व्यवस्थापन गर्न नसके भोलिको दिनमा जोखिम बढ्न सक्ने जानकारहरू बताउँछन् युनिटी खबरका लागि आशिष मल्लको रिपोर्ट तपाईँ युनिटी खबर सुनिरहनु भएको छ असारको पहिलो झरीले धनगढीका सडक खिलाममा दुई करोड अकुत सम्पत्ति कमाउने कञ्चनपुर भन्सारका तत्कालीन नासु विरुद्ध मुद्दा दायर बाख्रापालनबाट मनज्ञ आमदानी सुदूरपश्चिमका खोलामा बाढीको सम्भावना सतर्क रहन आग्रह लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला म स्वस्थ र पोसिलो खाना खान्छु म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढा रहन्छु म नियमित स्वास्थ्य जाँच गराउँछु म नियमित व्यायाम गर्छु म तनाव रहित जीवनशैली आत्मसात गर्छु म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर समुदाय सफा राख्छु म ट्राफिक नियमको पालना गर्छु म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बाल विवाह छाउपटी प्रथा जस्ता सामाजिक कुरीति र कुसंस्कारहरू अनुसरण गर्ने छैन म हिंसा तथा भेदभाव गर्ने छैन र कसैले हिंसा तथा भेदभाव गरेको थाहा पाएमा त्यसको प्रतिकार गर्नेछु म मेरो स्वास्थ्य प्रति जिम्मेवार छु म मेरो स्वास्थ्यको जिम्मेवारी आफै लिन्छु मेरो वर्ष दुई हजार छ्यात्तर म स्वस्थ मेरो देश स्वस्थ सुदूरपश्चिम प्रदेश समाज विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा जनहितका लागि जारी सन्देश चौडी सामुदायिक वन उपभोक्ता समूहको सूचना श्री चौरी सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका वडा नम्बर छ कोट काँडेको चार किल्ला सिमाना पूर्वमा गुनेगाड चौडा वन पश्चिममा खुल्लीगाड रानी वन उत्तरमा आवादी र दक्षिणमा गाड यी चार किल्लाभित्र काँचो सुको रुख काट्न स्याउला सोतर दाउरा घाँसपात चोरी सिकारी वनमा आगो लगाउने जस्ता क्रियाकलापहरू गर्ने व्यक्तिलाई वन ऐन अनुसारको कडाभन्दा कडा कारवाही गरिने जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ चौडी सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका वडा नम्बर छ काँडे डडेन्दुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot NP र युनिटी खबर डट कमबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि काङ्ग्रेसद्वारा चर्को आलोचना बजेट सुदूरपश्चिमका जनताको हितमा नभएको प्रदेशसभा सदस्य मल्लको दावी निलम्बित सांसद रेशम चौधरीमाथि लगाएको नेलको संसदमा विरोध अछामका गाउँमै विकास गाउँमै रोजगारी बाजुराको काला जग्राम भेउटाउर निर्माण थालियो लगायतका समाचार अब बाँकी प्रसङ्ग मनसुन सुरु भएपछि असारको पहिलो झरीले नै धनगढी उपमहानगर क्षेत्रका सडक खिलामै भएका छन् आइतबार र सोमबारको झरीका कारण धनगढी उपमहानगर क्षेत्रका अधिकांश सडकहरू हिलामै भएका हुन् मोहना अत्तरिया छलेन सडक राजपुर तारानगर सडक धनगढी कुटिया सडक शहीद गेट शिवनगर सडक भन्सार रोड सन्तोषी टोल लगायतका सडकहरू असारको पहिलो झरीमै हिलामै भएका हुन् यस्तै एसियाली विकास बैङ्कको ऋण लगानीमा कार्यान्वयन हुने सडक र सघन शहरी विकास कार्यक्रम धनगढ़ी उपमहानगरपालिका लगायतका विकासे अड्डाहरूले कालो पत्रिका लागि तयारी अवस्थामा राखेका सड़कहरू पनि हिलाम्य भएपछि उपमहानगरवासीलाई आवत जावत गर्ने शास्ति भइरहेको छ सड़क निर्माणाधीन अवस्थामा समेत वैकल्पिक सड़कको व्यवस्थापन नहुँदा आवत जावतमा झनै शास्ति भइरहेको स्थानीय नरेन्द्र साउतले बताएका छन् निर्माणाधीन अवस्थामा रहेको मोहना अतरिया छ लेनको सड़कले सबैभन्दा ठूलो शास्ति भोगिरहेको अर्का स्थानीय वीरबहादुर नेपालीले बताएका छन् निर्माणमा भएको ढिलाइले अब वर्षा रातको समयमा आवत जावत गर्न मुस्किल हुने चिन्ता उनमा रहेको छ धनगढी उपमहानगरपालिकामा निर्माणाधीन अधिकांश सडक योजनाको ठिक्का अवधि सकिए पनि अहिलोपत वर्षातमा हिलाम्मे भएर र हिउँदमा धुलाम्मे भएर स्थानीयलाई आवत जावतमा निकै समस्या हुने गरेको छ दुई करोड आठ हजार अकुत सम्पत्ति कमाएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको पुष्टि भएपछि कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराई उप आरोप पत्र दायर गरेको हो भट्टराईले अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा अनियमित तरिकाले सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दै जाँदा अकुत सम्पत्ति आर्जन गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ अनुसन्धानका क्रममा भट्टराले सार्वजनिक सेवामा प्रवेश गरेदेखि आय आर्जन खर्च तथा लगानीको विश्लेषण गर्दा उनले एक करोड चौध लाख एकानब्बे हजार एक सय एकाउन्न आमदानी गरेको पाइएको तर जग्गा खरिद घर निर्माण खरिद कर्जा भुक्तानी कर भुक्तानी अध्ययन खर्च तथा विभिन्न बैङ्कमा रहेको मौजदात समेत गर्दा तिन करोड चौध लाख रुपियाँ भट्टराईले जम्मा आम्दानीभन्दा दुई करोड आठ हजार पाँच सय चालिस रुपियाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेपछि गैर कानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् अख्तियारले भट्टराईबाट दुई करोड आठ हजार पाँच सय चालिस रुपियाँ बराबरको बिगो माग दावी गर्दै निजलाई प्रचलित कानुन अनुसार कारवाहीका लागि विशेष अदालतमा आरोप पत्र दायर गरिएको कोइरालाले बताएका छन् कञ्चनपुरको महाकाली नगरपालिका नौ ढकानी खाटकी आशा सुनारले दुई वर्षदेखि बाख्रा पालन गरेकी छन् एउटा बाख्राबाट सुरु गरेकी उनीसँग अहिले चारवटा बाख्रा रहेका छन् तीन बाख्रा बेचेर पन्ध्र हजार आमदानी पनि उनले गरेकी छिन् घरमा आशा र उनका पति मात्रै छन् छोरा गुप्त बहादुर रोजगारीका लागि भारतमा रहेका छन् बाख्रा पालनबाट घर खर्च चलाउन सजिलो भएको उनको भनाइरहेको छ उनले बाख्रा पालनका लागि व्यवस्थित खोर पनि बनाएकी छन् ढकना घाटकै शान्ता सुनारले पनि एउटा बाख्राबाट दुई वर्षमा तीस हजार बढी आमदानी गरिसकेकी छिन् उनले दुई खसी बिक्री गरेर अहिले पनि चार पाठाफाटी बाँकी राखेका छन् ढकना घाटका अधिकांश पुरुष र त्यसमा पनि खास गरी युवा रोजगारीका लागि भारत जाने चलन रहेको छ भारतबाटै आउने आमदानीले घर परिवारको खर्च चल्ने गरेको छ तर महिलाहरू व्यावसायिक रूपमा बाख्रा पालनमा लागेपछि रोजगारीबाट भएको आमदानी बचत गर्न सकिने भएको छ यहाँका महिला आकर्षक खोर निर्माण गरी व्यवस्थित रूपमा गरेको बाख्रा पालनले नगर नगरपालिका र ओडा कार्यालयको समेत ध्यान तानेको छ गैर सरकारी संस्थाले बाख्रा पालन सम्बन्धी तालिमसँगै आर्थिक सहयोग गरेपछि उनीहरू यसतर्फ लागेका हुन् कामको खोजीमा भारत तथा तेस्रो मुलुक गएका व्यक्तिका परिवारलाई लक्षित गरी व्यावसायिक तालिम प्रदान गरिएको हो तालिम पश्चात परम्परागत तरिकाले बाख्रा पालन गर्नेले व्यवस्थित खोर बनाएका छन् घर आँगनमा घाँस उत्पादन गरी त्यसकै प्रयोग बढाएका छन् यसै गरी बेला बेलामा जुकाको औषधि खुवाउने गरेका छन् यसले बाख्राको वृद्धि विकास चाँडो हुने गरेको छ यस पाला हामीले पनि बाख्रा पालन वा अन्य कुनै व्यवसायका लागि विशेष योजना ल्याउने तयारीमा छौं महाकाली नगरपालिका नौका अध्यक्ष गिरिबहादुर थापाले भने यहाँका महिलाहरूले बाख्रा पालनमा राम्रो आमदानी गरिरहेका छन् उनले पछिल्लो एक दुई वर्षमा ढकनघाट क्षेत्र खसी बोकाका लागि चिनिन थालेको बताउनु भएको छ अब पालो जनआवाजको आजको जनआवाजमा हामीले सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा तपाईँको धारणा के छ भनेर केही नागरिकलाई सोधेका छौँ प्रस्तुत छ उहाँहरूको आवाज जस्ताको त्यस्तै म सुरेन्द्र भण्डारी पेसाले म चाहिँ शिक्षक हो सुदूरपश्चिम प्रदेश नम्बर सातको बजेट अब राम्रै छ र कागजी रूपमा अब खास गरेर हेर्नुपर्ने हामीले व्यावहारिक पक्ष अथवा कार्यान्वयन पक्ष हो अहिलेसम्मको ट्रेन्ड हेर्दाखेरि अब कार्यान्वयन पक्ष हाम्रो चाहिँ त्यति राम्रो सन्तोषजनक नदेखिएको अवस्था हो त्यही चाहिँ कार्यान्वयन पक्षमा राम्रो चाहिँ किसिमले त्यसलाई चाहिँ कार्यान्वयन गर्न सक्यो भने आशातीत उपलब्धि हासिल गर्न सकिनेछ र अर्को कुरा महत्त्वपूर्ण के छ भन्दाखेरि अब पूर्वाधारहरूमा जोड दिए चाहिँ राम्रो हुन्छ जस्तो पहिलो शिक्षा स्वास्थ्य र कृषि यो क्षेत्रलाई अलिकति उठाउन सक्यो भने अन्य क्षेत्रको विकास गर्न पनि अथवा सजिलो हुन्छ वा ढोका खोल्छ अरू विकासका र नत्र चाहिँ अलि अप्ठ्यारो स्थिति आउन सक्छ र दोस्रो कुरा अब खास गरी जो असारमा चाहिँ हाम्रो बजेट फ्रिज जाने अथवा करप्सनका कुराहरू बढी हुने कारण हतारोले गर्दा पनि हो र त्योभन्दा पनि अब एउटा पद्धति के आइदियो भने जेठ जेठभित्र नै सम्पन्न चाहिँ गर्ने कुराहरू भयो भनेपछि अथवा ढिलो गयो भने असार पन्ध्रभित्र सम्पन्न गर्न सक्यो भने अझै राम्रो हुन्थ्यो र अब बाँकी रहने अवस्थामा पनि जसो पारदर्शी ढङ्गले प्रभावकारी क्षेत्रमा अथवा यातायातको क्षेत्रमा अथवा जुन ठाउँमा खर्च गर्न सकिन्छ र रकम अनुसारको काम चाहिँ देखाउने गरी खर्च गर्न सक्यो भने अर्को वर्षको लागि चाहिँ यो वर्षको लागि फ्रिज हुँदैन थियो जस्तो लाग्छ नमस्कार नमस्कार मेरो नाम सन्तोष चौलागे हो बजेट घोषणा मात्र नभएर यो लागू पनि होस् जुन जुन क्षेत्रमा बजेट घोषणा भएको छ त्यसमा लागू पनि भएर सुदूरपश्चिमको जनताहरूले राम्रो अनुभूति गर्न पाउन् मेरो नाम प्रज्वल भट्ट बजेट चाहिँ सही ठाउँमा प्रयोग हुनु पर्यो त्यो बजेट अन्तिम अब यो असारको महिनामा के गर्छन् भने बजेटको सही सदुपयोग भइरहेको छैन जुन टाइममा प्रयोग गर्नुपर्ने त्यो टाइममा भइरहेको छैन अब यो टाइममा सिद्धाउनु पर्ने हुन्छ सबै बजेटहरूलाई चाहिँ अब अहिले आएर जसरी तसरी टालमोल गरेर सिद्धाइरहेको हुन्छ जस्तै अब बर्खाको सिजन छ यो टाइममा त अब रोड सोड बनाउने समय त होइन नि त त्यसको एउटा समय छ भनेपछि अब अहिले बर्खाको सिजनमा के गर्दैछन् बजेट सिधाउनुको लागि अहिले यो टाइममा रोड बनाइरहेछन् बर्खामा बनाएको रोड कस्तो बन्ला त अर्को महिना त पक्कै पनि त्यो रोड त खतम हुन्छ होला सही समयमा त्यो बजेटको सही ठाउँमा उपयोग हुनु पर्यो अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिम प्रदेशको ट्राफिक अपडेट आज सुदूरपश्चिम प्रदेशमा सडक तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज रातिदेखि भोलि बिहानसम्म सुदूरपश्चिमका खोलामा बाढी आउन सक्ने जल तथा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 गाउँमै रोजगारी बाजुराको काला जग्गामा भ्युटाउ निर्माण थालियो खानेपानीको मुहानमै डम्पिङ साइट प्रस्तुत गरेका थियौँ एक रिपोर्ट असारको पहिलो छरीले धनगढीका सडक खिलामा दुई करोड अकुत सम्पत्ति कमाउने कञ्चनपुर फन्सारका तत्कालीन नासु विरुद्ध मुद्दा दायर र बाख्रा पालनबाट मनग्गी आम्दानी सुदूरपश्चिमका खोलामा बाढीको सम्भावना सतर्क रहन आग्रह समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot NP र युनिटी खबर डट कमबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै बिदा हुन्छौँ नमस्कार